है ल ठिकै छ यसरी नै माया गरिराख्नु होला अनि खाजा खानुभयो कि खानु भएको छैन ल ठिक छ आज अर्पण समर्पण मार्फत हाम्रो दिपेनजीलाई चाहिँ कसको सम्झिन मन लाग्यो सम्पूर्ण श्रोताहरूलाई र मलाई डिपेन्ड हुन्छ दिपेनजी आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोला रेडियो सुन्दै गर्नुहोस् है ल नमस्कार दिपेन कुमार कार्की हुनुहुन्थ्यो यति बेला शक्तिखोरदेखि आउनु भएको थियो र अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँलाई पनि आउन मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला तपाईँले अर्पण समर्पणको यो श्रृङ्खलालाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्जबाट त सुन्नु भएको छ नि साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ कोही साथी फेरि हुनुहुन्छ लाइनमा म उहाँलाई पनि स्वागत गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म काँगडा साथ मकवानपुरबाट रिमलाल चेपाङ मकवानपुरबाट रिमलाल चेपाङ हजुर रिमलालजी हजुर कता हराउनु भएको थियो यति समयसम्म त्यति घरमा बसिरहेको दिदी फोन त गरेको पर्छ पनि लाग्दैन हाम्रो रिमलालजीले ठिक्क पार्न पनि कति जान्नु भएको छ है हजुर हो है भनेपछि सम्झिनु भएको थिएन हजुर सम्झिराख्नु भएको थियो है ल ठिकै छ आज भेट भएको छ अर्पण समर्पणको श्रृङ्खलामा भन्नुहोस् के गर्दै हुनुहुन्छ हिजो आज हजुर त्यतिकै अब बसिरहेको दिदी अब मकैहरू घटिरहेको अनि त्यो बसिरहेको घरमा ल ठिकै छ काम चलिरहेको छ है हजुर पानी पनि परिरहेछ काहीँ पानीले पनि असर गरिरहेछ तै पनि गर्नु परिहाल्यो खानु परिहाल्यो है हजुर ल ठिक छ राम्रोसँग बस्नुहोस् आफ्नो काम गर्नुहोस् र समय रह्यो भने हामीलाई पनि सम्झिँदै गर्नु होला है हजुर हुन्छ आज चाहिँ के कसो सम्झिनुहुन्छ रिमलालजीले आज सर्वप्रथम आजको लागि धन्यवाद अनि त्यसपछि कन्तमा रहनु भएको दादाको लागि अनि दलबहादुर चेपाङ अनि दिकमान चेपाङ सन्तलाल चेपाङ चौरीमाया चेपाङ अनि मेरो घर बुवा मम्मी अनि त्यसपछि मलाई रिमलाल चेपाङ भनेर चिन्ने नचिन्ने रेडियो सुनिरहनु भएको साथीहरू सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु हुन्छ रिमलालजी आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला है त हुन्छ ल नमस्कार नमस्कार रिमलालजी आउनु भएको थियो यति बेला मकवानपुरदेखि र अर्पण समर्पणको श्रृङ्खलामा अब भने हामी एउटा सुमधुर आवाज तपाईँको माझमा राख्छौँ तपाईँ आउन चाहनुहुन्छ भने दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ आउनुहोला विशेष गरी तपाईँको सम्झना आफन्तसम्म पुर्याउन सक्छौँ कि भनेर नै कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर आएका छौँ र तपाईँ पनि आउँदै गर्नुहोस् फोन प्रयास गर्दै गर्नुहोस् यति बेला एउटा सुमधुर आवाज तपाईँको माझमा राख्छु बिरानो नसम्झ मलाई बिरानो सम्झ तर बिरानो नसम्झ तर सम्झिदिए पुग्छ यस्तै यस्तै के के भन्दैछ गीतले तपाईँको माझमा राख्न चाहन्छु यति बेला अर्पण समर्पणको यो बसाइमा कसरी न नभनुमा तिमी संग टाढा हुँदा मन यो दुख्छ कसरी तिमी तिमीसँग टाढा हुँदा मन यो दुख्छ आफ्नो नभना ठिकै छ मलाई त सम्झिदिए पुग्छ सम्झिदिए पुग्छ सम्झि सो तिम्रो ओठमा धडकन तिम्रै मुटुमा छ मेरो हाँसो तिम्रो ओठमा धडकन तिम्रै मुटुमा छ मलाई खुसी हुन तिमी हाँसिदिए पुग्छ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 अर्पण समर्पणको यो श्रृङ्खलामा तिनै गीत सङ्गीतहरू तपाईँको माझमा राखिराखेको छु त्यसो त अर्पण समर्पणको व्यवसायमा रहेर हामी विशेष गरी तपाईँको माझमा हरेक क्याटेगोरीका गीत सङ्गीतहरू राख्छौँ कहिले नेपाली आधुनिक त्यस्तै गरी कहिले नेपाली फिल्मका गीत सङ्गीत कहिले लोकभाकाहरू तपाईँको माझमा राख्छौँ र आज पनि मैले अलिकति पुराना नेपाली फिल्मका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र कोही साथी आइसक्नु भयो राजले इसारा गरिसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर नमस्ते शान्तिजी हजुर के छ हालखबर एकदम ठिक छ दि एकदम ठिक छ है हजुर अनि हजुरको मेरो पनि एकदम ठिकठाक छ अनि पानी कतिको परेको छ त्यतातिर यता पानी परेको छैन दिदी अलिअलि बिहान हल्का फुल्का परेको थियो अहिले चाहिँ छैन अहिले चाहिँ छैन हिजो राति चाहिँ कति धेरै परेको थियो है पानी हजुर भनेपछि अहिले त मौसम सफा नै छ है हजुर एकैछिनमा गर्मी हुनेर पानी पर्न आजभोलि थाहा नै हुँदैन है अनि खाजा खानु भयो कि खानु भएको छैन मेरो खाजा भएको छैन दिदी हजुरको भयो मेरो पनि भएको छैन आज हाम्रो शान्तिजीले कस्तो सम्झिनुहुन्छ कार्यक्रम मार्फत सर्वप्रथम हजुरलाई धन्यवाद टेक्निसियनमा हुनुहुन्छ दादाको लागि हजुर अनि सूर्य दादा सुभाष दादाको लागि सम्झना तपाईँ आज प्रतीक्षा दिदी हो कि सम्झना दिदी हो तपाईँहरू दुईजनाको आवाज एउटै हो त्यही भएर कन्फ्युज हुन्छ कि मलाई एउटै एउटै लाग्छ भैजी एउटै छ त्यही भएर आज हजुर प्रतीक्षा दिदी होला मैले आज रेडियो सुनेको छैन त्यही भएर हजुर ल ठिकै छ भनेपछि रेडियो सुनेर मात्र नाम थाहा पाउनु हुँदो रहेछ नत्र चिन्न चाहिँ गाह्रो पर्दो रहेछ है <laughs> भइदियो एउटै छ कि त्यही भएर अर्को होस् युनिटको लागि अनि त्यहाँबाट मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि र अनि मेरो बहिनी पार्वतीको लागि हुन्छ शान्ति आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला है त हस् दि ल नमस्कार नमस्ते शान्तिजी आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ कोही साथी आइसक्नु पऱ्यो म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म नेपालीदेखि असफल नेपालीदेखि असफल हजुर अनि के छ असफलजी हालखबर ठिकै छ तपाईँको मेरो पनि ठिक छ असफल छ नामै हालखबर पनि असफल छ कि जस्तो लाग्छ मलाई त हजुर हालखबर पनि असफल नै हुन्छ कि कामकाज पनि असफलै हुन्छ कि जस्तो लाग्छ हालखबर नै असफल नै हुन्छ असफल भन्नुहुन्छ सुरुमा अन्तमा जाने बेलामा आफ्नो रियल नाम भनेरै जानुहुन्छ है हजुर अनि के गर्दै हुनुहुन्छ हिजो आज यतिकै बस्ने गर्मी बढ्दैछ एसएलसी दिएर बस्नु भयो होइन हजुर एसएलसी दिएर भनेपछि यो फुर्सदको समयलाई कसरी सदुपयोग गर्नुभएको छ म कम्प्युटर सिक्दैछु कम्प्युटर सिक्दै हुनुहुन्छ ल ठिक छ राम्रोसँग सिक्नु होला यो बिदाको समय छ भनेर चाहिँ एकदम जताभावी घुम्ने यताउता गर्ने त्यस्तो चाहिँ नगर्नुहोस् राम्रोसँग सदुपयोग गर्नुहोस् है हजुर आज कसलाई सम्झिनुहुन्छ नि अर्पण समर्पण मार्फत तपाईँलाई धन्यवाद प्राविधिक दादालाई हजुर मेरो घर परिवारलाई मलाई असफल हुन चिन्नु नचिन्नु सम्पूर्णलाई हुन्छ असफलजी आउनुभयो खुसी लाग्यो अहिले पनि बिदा हुन्छ है नमस्ते ल नमस्कार असफलजी आउनु भएको थियो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलामा हामी फेरि पनि अर्को एउटा सुमधुर आवाजले तपाईँको माझमा राख्न चाहन्छौँ त्यस पछाडि छोटो व्यवसायको विश्राम लिन्छौँ अनि तपाईँलाई भेट्नको लागि अर्पण समर्पणको विषयमा पुनः आउने रहेछ तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् यति बेला भने तपाईँको माझमा राख्न चाहन्छु तिम्रो हात मैले पहिल्यै मागेँ के गर्थ्यौ भनेर मैले पहिले मागे के गर्थ्यौ भन तिम्रो साथ मैले पहिले रोजे के भन्थ्यौ भन तिम्रो हात मैले पहिले मागे के गर्थ्यौ भन तिम्रो साथ मैले पहिले रोजे के भन्थ्यौ भना विचित्र लोकाओं की मनमा सजाओं की जन्म तिमीलाई म साथ दिन्छु सधैँ कदम कदम तिमीलाई यो जन्म त के हो र सारा जन्म तिमीलाई म साथ दिन्छु सधैँ कदम कदम तिमीलाई हो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 तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूमा र तपाईँकै सम्झना तपाईँकै सन्देशलाई तपाईँकै आफन्तसम्म पुर्याउनका लागि हामी हरेक दिन आउँछौँ दिउँसो दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म र कार्यक्रमको उद्देश्य पनि त्यति हो कि तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँकै आफन्तसम्म पुर्याउन सकौँ यदि आउन चाहनुहुन्छ आफन्तलाई सम्झिन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ र अर्पण समर्पणको आजको श्रृङ्खलामा मैले विशेष गरी केही समय अगाडि बजारमा आएका फिल्मका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र तपाईँ पनि आउन चाहनुहुन्छ यिनै गीत सङ्गीत सँगै रम्न चाहनुहुन्छ भने हामीलाई फोन गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र यति बेला फेरि पनि अर्पण समर्पणको व्यवसायमा तपाईँको माझमा राख्न चाहन्छु अर्को एउटा निकै नै मर्मस्फूर्ति छ आवाज तपाईँलाई निकै नै मनपर्छ यो गीत यति बेला निकै नै चर्चित गायक स्वरूपराज आचार्यको स्वरमा मेरो राजेश दाई हाफलिममा समावेश रहेको गीत हो लाग्छ तिमीलाई लाग्छ तिमीलाई हेरी हेरी लाग्छ तिमीलाई पर्खे पर्खे के खो सारा सपना हरू बादल सही फाटी गई लाग्छ तिमीलाई हेरी हेरी रहँ निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँको सम्झना आफन्तसम्म पुर्याउँदा पुर्याउँदै हामी कार्यक्रमको पनि लगभग अन्त अन्तमा आइसकेका छौँ यति जेलसम्म तपाईँले अर्पण समर्पणको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र आज जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद दिन्छु आज जो जो साथीहरूले फोन प्रयास गर्नुभयो फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले पनि साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र अन्तमा विशेष धन्यवाद दिन्छु मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक मित्र राजप्रति हवस् त अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि मिला हुन्छु नमस्कार संभाली को बेहोशी को एक सय चार थोप्लो पाँच मेगा हार्ड